नमस्कार म तथा दोहोरी गायिका अनुजा पुडा सैनी तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ राजधानी एफएम हन्ड्रेड पोइन्ट सिक्स मेगा हर्समा कार्यक्रम गाम बेसीका धुनहरू समय थोरै सन्देश धेरै अब सबै सन्देशहरूलाई स्थान दिएन भने रिसाउने तपाईँहरू है नरिसाउनुहोला किनभने तपाईँहरूको माया हामीलाई यति धेरै छ कि कुरै छोडिदिनुहोस् त्यो मायाले हामी आफै मातिएका छौँ मातिएको मातिनु पनि बाध्यता छ यति धेरै एसएमएस पठाउनुहुन्छ लगभग हामीले बोल्नुभन्दा अगाडि दुई सय तिन सयवटा एसएमएस आउँछ योभन्दा माया हामीलाई के चाहियो है लेख्नुहुन्छ दाई नमस्कार के छ खबर आज फर्स्ट टाइम प्रोग्राम सुन्दैछु है दाई इट्समे चाहिँ भावना पुनामी मगर फ्रम ललितपुर अब बस्ने गीत मार्फत हजुर लगायत एफएम परिवार सम्पूर्णको लागि मिठो सम्झना भन्नुभएको छ म ढिला नगरी अर्को सन्देशतर्फ लागेँ हेलो दादा नमस्ते आइएम uh, बिटपुर बिजपुरबाट चाहिँ uh, प्रेमिका भुजेल हो बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना भन्न चाहन्छु भन्नुभएको छ अर्को एसएमएसतर्फ लागि नमस्कार आफू त तपाईँको uh, के लेख्नु भएको छ आफू त तपाईँको मान्छे सुन्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ के हो मैले त नामै बुझिनँ है उहाँले नाम लेख्नु भएको रहेछ आफू त तपाईँको मान्छे मात्र लेख्नु भएको छ म अगाडिको सन्देशहरू पनि हेर्दैछु उहाँको नामै छैन ल ठिकै छ उहाँले नाम नलेखे पनि केही छैन नाम लेख्नु भएको भए सजिलो हुन्थ्यो कमलजी नमस्कार म चार सागर म चाहिँ सागर कार्की जोरपाटीबाट अब बज्ने गीत मार्फत सुनाउनु पर्दा विशेष गरी हजुरलाई साथीहरूको नाम भन्नुपर्दाखेरि पर्दाखेरि सोल सोल्टिनी गरी थुलुङ के लेख्नु गरिमा थुलुङ त्यसै गरी स्टोरी भाउजू मिना थुलुङ शारदा अनि पविन र मिना थुलुङलाई पनि मेरो पहिलेकै नम्बरमा कल गर्नुहुन अनुरोध गर्दछु भनेर एसएमएस लेख्नु भएको छ दादा नमस्कार भनेर लेख्नु भएको छ नमस्कार है लेख्नुहुन्छ बसन्ती तामाङ हो नुवाकोटबाट हाल चाहिँ अहिले ललितपुरमा छु दादा मलाई चाहिँ मिल्छ भने भुमरीमा परे भने म भन्ने गीत बजाइदिनु होला भन्नुभएको छ यो गीत तयार पार्न चाहनाजीलाई अनुरोध गरेँ भुमरीमा परे भने भनेमा भन्दा कराउने धेरै छन् यतिकैमा मरे भने म यो पुरानो गीत भएको हुनाले मैले यो गीतलाई प्रस्तुत गर्न अनुरोध गरेँ र यो गीत मार्फत चाहिँ खुसी पूर्णिमा तिलक लगायत मलाई जो जतिले चाहिँ बसन्ती तामाङ भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि भनेर लेख्नुहुन्छ लेख्नुहुन्छ अर्को साथी नमस्कार हजुर म भुवन भण्डारी रामेछाबाट अहिले काठमाडौँतिर छु मलाई चाहिँ बालकुमार श्रेष्ठको म महु चिठी तिमी मेरो खाम भन्ने गीत बजाइदिनु होला र यो गीत मार्फत सम्पूर्ण साथीहरूको सम्झना भन्नुभएको छ उहाँले नम्बर पनि छोड्नु भएको छ नयाँ साथी बनाउन चाहनुहुन्छ भने अन्ठानब्बे चौवालिस एकतिस छयानब्बे पचासी अन्ठानब्बे चौवालिस एकतिस छयानब्बे पचासीमा मलाई फोन गर्न सक्नुहुन्छ भन्नुभएको छ लेख्नुहुन्छ दाई नमस्कार म चाहिँ हजुरको प्रोग्राम सुन्दैछु धेरै राम्रो लाग्छ नुवाकोटबाट हो विमला कार्की मलाई चाहिँ पागल बन्दैछु भन्ने गीत बजाइदिनु होला प्लिज भन्नुभएको छ म प्रयास गर्थेँ आज अलि नयाँ गीत नबज्ने भएको हुनाले है नमस्कार लेख्नु भएको छ म नमस्कार बाबा म रामचन्द्र म चाहिँ छु हजुरको भोइस कति मिठो हो मन नै लोभ्याउने प्रोग्राम धेरै राम्रो रमाइलो लाग्छ र एक एकचोटि हजुरको गीत बजाइदिनु मि मिल्दैन भनेर लेख्नु भएको छ हो रामचन्द्रजी मिल्छ नि कुनै दिन है भोलि बजाउँला पर्सि बजाउँला दिन छ नि लेख्नुहुन्छ दाई नमस्कार म चाहिँ माधव गिरी धादिङ खानेखोलाबाट हाल चाहिँ काठमाडौँमा छु भनी चाह जानकारी गराउन चाहन्छु दाई हजुरको कार्यक्रम मार्फत म रोको देख्न आकाशैमा जुन छ भन्ने लेख्नु भएको छ रोक धोको फेर्न आकाशैमा मनमा जुन छ भन्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भन्नुभएको छ अर्को तर्फ लागि हेलो कमलजी खाना खानुभयो त म चाहिँ सुनिता श्रेष्ठ सिपाही आज मलाई चाहिँ मिल्छ भने मेरो त हालत बेहा बेहाल बेहाल छ भन्ने गीत बजाइदिनु होला यो गीत मैले भेटिनँ अघि पनि खोजिरहेको थिएँ र यो गीतबाट सम्पूर्ण साथीहरूलाई सम्झना भन्नुभएको रहेछ है धन्यवाद छ हेलो दाई नमस्कार म चाहिँ बालाजुबाट प्रमिला राणा हो अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना प्रीति रामेछापमा बस्नुहुने सम्पूर्ण साथीहरूको लागि र रेडियो तिनलाल एफएमको लागि भन्नुभएको छ यति बेला अर्को गीत प्रस्तुत गर्छु म भुमरीमा भने म त्यसपछि छोटो विश्राम विश्रामपछि बाँकी सन्देश Radio Resident. Let's take a break. It's a grace break time. बाट अनिता मुक्तान भन्नुभएको छ बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको सम्झना गरिरहेको छु भनेर लेख्नुहुन्छ लेख्नुहुन्छ नमस्कार भनेर लेख्नु भएको छ हजुर कार्यक्रम सुन्दैछु सिन्धुलीबाट भनेर मात्र लेख्नु भएको छ नाम लेख्नु भएको रहन्छ है अर्को सिमसतर्फ लागि हाई दादा म किरण केसी काठमाडौँको किर्तिपुरबाट नबज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु र हजुरको लागि पनि सम्झिरहेको छु भनेर लेख्नु भएको छ अर्को सिमसतर्फ लागि अर्को एसएमएस हेर्दैछु दाई नमस्ते म चाहिँ सुनिता नेपाल नेपाली म बाबिया खा बाबिया खर्कबाट हो हजुरको कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ उहाँलाई पनि धन्यवाद दिएँ अर्को एसएमएसतर्फ लागि हेलो दाई नमस्कार म चाहिँ रोल्पाबाट गणेश मगर आज प्रोग्राम दामी छ भोइस सुन्दैछु हजुरको कार्यक्रमबाट अब बज्नु सम्पूर्ण साथीहरूको सम्झना भनेर लेख्नु भएको छ लेख्नुहुन्छ अर्को एसएमएस म पढ्दैछु एसएमएस है लेख्नु भएको छ नमस्कार कमल कमल दाई म चाहिँ उदयपुर रूपाटारबाट सुमित्रा राणा मगर हो साथीहरू सम्पूर्णको सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ अर्को एसएमएस पढ्दैछु लेख्नुहुन्छ नमस्कार म आयुष रिजाल हो पाटनदेखि म हैसानु गीत बजाइदिनु होला सुन्न चाहन्छु भन्नुभएको छ अर्को एसएमएसतर्फ लागि के सङ्गीत के सङ्गीत क्षेत्रमा पछिल्लो पटक विकृति आएकै हो त दाई भनेर लेख्नु भएको छ अब भजन गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना भन्न चाहन्छु म किरण काफले हो भनेर लेख्नु भएको छ ल दाई नमस्कार म अर्जुन गदाइली सिन्धुली महादेव डाँडा हाल चाहिँ केटिएमबाट कलङ्कीमा छु अब गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ अर्को स्मेसतर्फ लागि लेख्नुहुन्छ नमस्कार दाई म चाहिँ कर्म शेर्पा हो लेख्नु भएको छ बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भन्नुभएको छ अर्को एसएमएस पढ्दैछु हेलो कमलजी के छ खबर खाना खानुभयो त म गोकर्ण छु भनेर लेख्नु भएको छ र प्रोग्राम सुन्दैछु म अनु तिवारी हो र राम्रो छ कोसिस के लेख्नु भएको छ कसै कसैले दिल चोरेको केसमा भन्ने गीत बजाइदिनु होला भन्नुभएको छ हामी यो गीत यति बेला खोज्दैछु दिल चोरेको केसमा र यो गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना समर्पण गर्न चाहन्छु भन्नुभएको छ अनुजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को तर्फ लागि म यति बेला लेख्नुहुन्छ दाई नमस्कार म चाहिँ हरेन्द्र कार्की कलङ्कीबाट वचन गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना समर्पण गर्न चाहन्छु र लेख्नु भएको छ वचन गीत मार्फत सम्झिरहेको छु पनि भन्नुभएको छ अर्को एसएमएस तर्फ लागि म नमस्कार कमल दाई सन्चै हुनुहुन्छ दाई म चाहिँ फुलो बेसी हो दाई रुमाल धोएको छु यो खोलीको पानी कोही नखानु मैले छोएको छु भन्ने गीत बजाइदिनु होला भन्नुभएको छ यो गीत पनि तयारी गर्छु म सम्भव भएसम्म बजाउनेछु नमस्कार दाजु म चाहिँ तुलसा श्रेष्ठ लेख्नुहुन्छ हाल काठमाडौँबाट अब बज्ने गीत मार्फत तिनलाई लेफिङ सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूको सम्झना समर्पण गर्न चाहन्छु अनि हजुरको लागि भन्नुभएको छ नमस्कार हजुर म चाहिँ सरु जोरपाटीबाट मलाई बिरै कार्की दाईको एउटा सङ्ग प्ले गरिदिनु होला भन्नुभएको छ सम्झि सम्झिन सम्झिनु सम्झिनु पर्दाखेरि ए टु जेड सम्पूर्ण साथीहरूको सम्झना भन्नुभएको छ अर्को तर्फ लागि नमस्कार म सुमिता सुस्मिता गुरुङ हो <laughs> लेख्नु भएको छ बासु कार्कीको बासु खत्रीको जुनसुकै गीत भए पनि बजाइदिनु होला भन्नुभएको छ अब म्यासेज पढ्न भ्याउँदिनँ है धन्यवाद छ सन्देश पठाउने सबै साथीहरूका लागि तपाईँ अब बाँकी सन्देश पठाउन चाहनुहुन्छ अनि अर्को हप्ता छिट्टै सुरुमै वाचन होस् भन्न चाहनुहुन्छ अझ अर्को हप्ताभन्दा पनि आगामी शुक्रबार सुरुमै तपाईँको सन्देश वाचन होस् भन्ने चाहनुहुन्छ भने पठाउनुहोला अन्ठानब्बे एकसाठी पचास उनान्सय सत्तरी अन्ठानब्बे एकसाठी पचास उनासय सत्तरी भन्दा माधम एसएमएस गर्नुहोला अन्तिममा म ढिल चोरेको केसमा छोड्दै आजको बसाइबाट कमल सरगम छुटिन्छ भोलि फेरि तपाईँ र हाम्रो भेट हुनेछ निकै नयाँ नौलो गीत सङ्गीतहरू अनि तिनै गीत सङ्गीतहरूबाट पूर्व मेचीदेखि पछि महाकालीसम्म पुग्ने प्रयास गर्न आउनेछ नेपाली लोक तथा दोहोरी गीत सङ्गीतलाई माया गर्नुहोला भित्री मनदेखि मुटुमा राख्नुहोला लोक दोहोरी गीत सङ्गीतलाई भोलिका दिनमा यस्ता गीत सङ्गीतको संरक्षण संवर्धन गर्नका लागि तपाईँ हाम्रै हातको आवश्यक पर्छ जय लोक जय सङ्गीत